पार्टी अध्यक्ष प्रचण्ड निवास लाजिमपाटमा जारी छलफलमा उपाध्यक्ष बाबुराम भट्टराईले पदत्याग गरेपछिको अवस्थामा र पार्टीमा पदका लागि नेताहरूले देखाएको आकांक्षा लगायतका विषयमा छलफल जारी रहेको नेताहरूले बताएका छन् यसैबीच पार्टीको केन्द्रीय समितिको बैठक पनि आज बस्दैछ पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिस डाँडामा बस्ने बैठकमा भट्टराईले गरेको पदत्याग सैद्धान्तिक रूपमा ठिक भए पनि अहिलेको अवस्थामा ठिक नभएकाले तत्काल उहाँलाई फर्काउन पहल गर्ने तयारी भएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिनुभएको छ भट्टराईले केन्द्रीय समितिको बैठक चलिरहेका बेला हिजो विचार राख्ने क्रममा आफू पार्टीको साधारण सदस्यमा मात्रै बस्न चाहेको भन्दै राजीनामा दिएको घोषणा गर्नुभएको थियो भट्टराईले पार्टीभित्र पद लोकता र संसदीय खेल बढेकाले आफूलाई दिक्क लागेको भन्दै बैठकमै पदत्यागको घोषणा गर्नुभएको थियो पदीय बाँडफाँडमा विवाद भएपछि अध्यक्ष प्रचण्डले पार्टीमा महासचिवको जिम्मेवारी पुष्टबहादुर बोगटीलाई नै दिने र सचिवहरूमा कृष्णबहादुर महरा वर्षमान पोन टोपबहादुर राईमाझी र गिरिराज मणि पोखरेलको नाम प्रस्ताव गर्नुभएको थियो यस्तै कोषाध्यक्षका लागि हिस्रा एमीको नाम सिफारिस भएको छ अध्यक्ष प्रचण्डले पदाधिकारी नौ पूर्ण स्थायी पच्चिस सात वैकल्पिक स्थायी एकाउन्न पोलिट ब्युरो र चौबिस वैकल्पिक पोलिट ब्युरो र एक सय एकाउन्न पूर्ण केन्द्रीय सदस्य रहने साङ्गठनिक प्रस्ताव पेश गर्नुभएको थियो पोखरामा जारी नेकपा माओवादीको बैठकमा आजदेखि अध्यक्ष मोहन वैद्यले प्रस्तुत गरेको प्रस्तावमाथि छलफल शुरू भएको छ शनिबारदेखि जारी बैठकमा अध्यक्ष वैद्यले चुनाव बहिष्कार गर्ने औपचारिक प्रस्ताव गरेपछि आज त्यस विषयमा छलफल शुरू भएको हो वैद्यले चुनाव बहिष्कार र वार्तालाई सँगसँगै लैजाने गरी प्रस्ताव पेश गर्नु भएको छ आजदेखि केन्द्रीय सदस्यहरूले अध्यक्षको प्रस्तावमा भनाइराखेपछि पार्टीले संविधान सभा चुनावका विषयमा आधिकारिक निर्णय गर्नेछ पहिलो पटक उपत्यका बाहिर शुरू भएको बैठकमा आगामी सभा सभाको औचित्य पार्टीको धारणा र भावी कार्यदिशाको बारेमा छलफल हुनेछ बैठकमा अध्यक्ष वैद्यसँग महासचिव रामबहादुर थापाले संगठन र संघर्ष सम्बन्धी छुट्टी प्रस्ताव पेश गर्नु भएको छ चार दिनसम्म चल्ने बैठकमा केन्द्रीय पूर्ण र वैकल्पिक सदस्य र सल्लाहकारहरूको सहभागिता रहेको माओवादीले जनाएको छ रूपन्दैको मैनहियामा नेकपा माओवादीका कार्यकर्ताले सत्तरी बिघा जग्गा कब्जा गरेको घोषणा गरेका छन् रूपन्दै क्षेत्र नम्बर चारका इन्चार्ज शरद ओलीको नेतृत्वमा गएको किसान सङ्क्रान्तिकारीले पार्टीको झण्डा गाडेको हो पार्टी विभाजन नहुँदै पनि कब्जा गरेको उक्त जग्गा अहिले फिर्ता गरी बेचबिखनको तयारीको अवस्थामा रहेको बेला उनीहरूले कब्जा गरेका हुन् क्षेत्रीय इन्चार्ज ओलीले केही जग्गा खाँचे सिमेन्ट उद्योगले र केही जग्गा जग्गा दलालहरूले बेचबिखन गर्न खोजेपछि कब्जा गरिएको बताउनु भएको छ स्थानीय प्रसाद पन्तको उक्त जग्गाको आधाभन्दा बढी क्षेत्रफलमा माओवादी कार्यकर्ताहरू बसेका छन् आज चौथो वार्षिक सोसल मिडिया डे अर्थात् सामाजिक सञ्जाल दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ दुई हजार दसबाट यो दिवस मनाउन सुरु गरिएको हो मासिबल डट कमको अगुवाईमा यो दिवस मनाइँदै आएको छ सामाजिक सञ्जालहरूले मानिसहरूको दैनिक जीवनका साथै व्यवसायलाई पनि सामाजिक बनाइदिने विश्वास यस क्षेत्रमा लागेकाहरूको छ तर नेपाल लगायत देशमा सामाजिक सञ्जालले पछिल्लो समय विकृति निम्ताएको भन्दै आलोचना हुने गरेको छ नेपालमा पनि यसका विकृति हटाउन र राम्रो काममा सामाजिक सञ्जालको प्रयोग गर्न विभिन्न कार्यक्रम कार्यक्रमहरू सुरु भएका छन् भारतको उत्तरखण्ड केदारनाथमा आएको बाढीका कारण मृत्यु भएको संख्या दस हजार बढ़िरहेको काङ्ग्रेस विधायक शैली रानी राउतले खुलासा गर्नुभएको छ सरकारले गलत तथ्याङ्क सार्वजनिक गरेको भन्दै मृत्यु हुनेको संख्या दस हजारको हाराहारीमा रहे पनि आफ्नो कुरा नमानेको आरोप उहाँले लगाउनु भएको छ सो क्षेत्रको विधायक भएर पनि सरकारले आफूसँग कुनै सम्पर्क नगरेको प्रति उहाँले असन्तुष्टि व्यक्त गर्नुभएको छ सरकारले उद्धार कार्यमा पनि ढिलासुस्ती र तदारुकता देखाउन नसकेको आरोप उहाँले लगाउनु भएको छ र कन्फेडरेसन कप फुटबलको उपाधिका लागि आज आयोजक राष्ट्र ब्राजिल र विश्व विजेता स्पेन भिड्दैछन् आज राति साल्भाडोर बई आकोमा हुने खेलमा आयोजक राष्ट्र ब्राजिल घरेलु मैदान उपाधि उत्सालले कन्फेडरेसन कपमा ह्याट्रिक गर्ने दाउमा रहेको छ विश्व विजेता स्पेन भने आफ्नो साग जोगाउने प्रयासमा हुनेछ अहिलेसम्म भएको आठ भेटमा ब्राजिलले चार जित हात पारेको छ भने दुई खेल गुमाएको छ दुई खेल भने गोलरहित बराबरीमा सकिएको छ उन्नाइस सय पचासको विश्वकपमा ब्राजिलले स्पेनलाई छ एकको फ्राकिलो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 लागि सुनो रेडियो अर्पण हजुर केही तिता कुरा सोचेको थिएँ